आज कति रमाइलो हो आज कति खुसीको पल आज कति रमाइलो हो आज कति खुसीको पल दुबईलाई परमेश्वरले जोड्नु भयो कति आशिषमय कति आदरणीय कृष्ण मण्डलीको दृश्य हो यो कृष्ण मण्डलीको दृश्य हो यो आज कति रमाइलो हो आज कति खुसीको पल यस्तै विवाह आदरणीय होस् प्रभुमा भएर यस्तै विवाह आदरणीय होस् प्रभुमा भएर जसलाई परमेश्वरले एकसाथ जोडिदिनु भयो त्यसलाई मानिसले नछुट्याओस् जसलाई परमेश्वरले एकसाथ जोडिदिनु भयो त्यसलाई मानिसले नछुट्याओस् आज कति रमाइलो हो आज कति खुसीको पल सृष्टिको आरम्भदेखि उहाँले नर नारी गरी बनाउनु भो सृष्टिको आरम्भदेखि उहाँले नर नारी गरी बनाउनु भयो यसै कारण मानिसले बाबु आमालाई छोडेर स्वास्नीसित मिलिरहन्छन् यसै कारण मानिसले बाबु आमालाई छोडेर स्वास्नीसित मिलिरहन्छन् आज कति रमाइलो हो आज कति खुसीको पल पत्नीले चाहेको साँचो प्रेम हो पतिले चाहेको आदर हो पत्नीले चाहेको साँचो प्रेम हो पतिले चाहेको आदर हो यी बच्चनलाई दुवै पालन गरी त्यहाँ परमेश्वरको आशिष बर्सिन्छन् यी वचनलाई दुवै पालन गरी त्यहाँ परमेश्वरको आशिष बर्सिन्छन् आज कति रमाइलो हो आज कति खुसीको पल आज कति रमाइलो हो आज कति खुसीको पल दुबईलाई परमेश्वरले जोड्नु भो कति आशिषमय कति आदरणीय कृष्ण मण्डलीको दृश्य हो यो कृष्ण मण्डलको दृश्य हो यो आज कति रमाइलो हो आज कति खुसीको पल